मानिलेउ आकाशको चन्द्र बदन हराएको छ भेट्टाए फिर्ता दिनु मेरो बचपन हराएको छ मानिलेउ आकाशको चन्द्र बदन हराएको छ भेट्टाए फिर्ता दिनु मेरो बचपन हराएको छ नपठाओस् सोचे थिएँ गुलाब फिर्ता नपठाओस् सोचे थिएँ पठाइसे गुलाब फिर्ता हुन सक्छ उपहार राख्ने चलन हराएको छ भेट्टाए फिर्ता दिनु मेरो बचपन हराएको छ मलामी जस्तै पर्याए बराबरी मुर्दा पनि मलामी जस्तै पर्याए बराबरी मुर्दा पनि फरक त्यही हो एउटा धड्कन हराएको छ भेट्टाए फिर्ता दिनु मेरो बचपन हराएको छ आउनुपर्छ कुनै दिन यसरी होलिया पनि पर्छ कुनै दिन यसरी होलिया पनि तन्नेरी राहदानीबाटै लन्डन हराएको छ भेट्टाए फिर्ता दिनु मेरो बचपन हराएको छ किन देखिरहेछु उसकै चेहरा जताततै किन देखिरहेछु उसकै चेहरा जताततै सायद यो मधोस मनको जतन हराएको छ भेट्टाए फिर्ता दिनु मेरो बचपन हराएको छ यो अज्ञात पनि कसै कसैको नासो बनिदिन्थ्यो यो अज्ञात पनि कसै कसैको नासो बनिदिन्थ्यो भनिदिए पो मुनाले मेरो मदन हराएको छ मानिल्यो आकाशको चन्द्र बदन हराएको छ भेट्टाए फिर्ता दिनु मेरो बचपन हराएको छ खादबारी दुई सङ्खुवा सभाघर भई हाल आन्ध्र प्रदेश दक्षिण भारतमा रहनुभएका श्रोता सुरज सोधारी अज्ञातको गजल थियो यो यी महिला आजभन्दा बिस वर्ष अघि आफूले पढेको विद्यालयका साथी शिक्षकहरूको पुनर्मिलन कार्यक्रममा सहभागी थिइन् त्यहाँ उनले त्यति बेला आफूलाई अर्थशास्त्र पढाएका गुरुलाई भेटिन् म तपाईँको प्रेरणाले नै पछि क्याम्पसमा पनि अर्थशास्त्र नै लिएर पढ्ने निधो गरेँ आज म विश्वको उत्कृष्ट दस मध्येको एक विश्वविद्यालयमा अर्थशास्त्रको प्राध्यापक छु साँझ पुनर्मिलन कार्यक्रमको अन्त्यतिर ती गुरु आफ्नी पूर्व छात्रालाई त्यहाँ फेरि खोज्दै आइपुगे हात मिलाए र भने मेरो शिक्षणको बारेमा यति राम्रो भनिदियो धेरै धेरै धन्यवाद सुनेर मेरो त दिन नै बन्यो महिलाले आफ्ना गुरुलाई अङ्कमाल गर्दै भनिन् धन्यवाद मलाई भन्न दिनुहोस् तपाईँले त मेरो जीवन नै बनाइदिनु भएको छ नमस्कार रन्से मिडियाको साप्ताहिक प्रस्तुति कार्यक्रम यो साँझ यो सुभाषको एक सय तेत्तिसौँ श्रृङ्खलामा स्वागत गर्न चाहन्छौँ निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरी मोडभन्दिनामा माया गर्छौ थाहा छ मलाई छोड भन्दिनामा बल गरेर माया छ मलाई छोड हरा खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै मै नाता जोड भन्दिनामा मैसँग नाता जोड माया गर्ने म मात्रै कहाँ हो र तिमीलाई माया गर्ने तिमीले आफ्ना आफन्तलाई होला सोध्नु पर्ने रितै हो जन्म घर नाथा नाता दोडभन्दी नाम पराईको पछौरी त्यो ओडभन्दी नाम तर खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै मैसँग नाता जुडा बाटो सबै सजिलो त कहाँ हुन्छ एउटा ढुङ्गा देव ठानी पुजिन्थ्यो किनारमा देउता हुन्छ यस्तै भन्ने बुझिन्थ्यो किनारमा एउटा ढुङ्गा देव ठानी पुजिन्थ्यो किनारमा देउता हुन्छ यस्तै भन्ने बुझिन्थ्यो किनारमा रातो अबिर चन्दनले सिङ्गारिएको एउटा शिला रातो अबिर चन्दनले सिँगारिएको एउटा शिला कति धेरै भक्तजन देखिन्थ्यो किनारमा देउता हुन्छ यस्तै भन्ने बुझिन्थ्यो किनारमा पैसा कोही फुल कोही बोक्थे कोही फलफुल पैसा कोही फुल कोही बोक्थे कोही फलफुल मेरो आशा पुरा गर सुनिन्थ्यो किनारमा देउता हुन्छ यस्तै भन्ने बुझिन्थ्यो किनारमा जति मागे पनि कहिले नपाएपछि आशीर्वाद जति मागे पनि कहिले नपाएपछि आशीर्वाद भेटी पाउँदै लाती गाली फ्याँकिन्थ्यो किनारमा एउटा ढुङ्गा देव ठानी पुजिन्थ्यो किनारमा देउता हुन्छ यस्तै भन्ने बुझिन्थ्यो किनारमा दमक झापा घर भई हाल मिनेसोटा अमेरिकामा रहनुभएकी श्रोता सृजना नेउपानेको गजल थियो यो अब श्रोता इमेलको पालो यो इमेल हामीलाई पठाउनु भएको छ पृथ्वीपुर तिन कैलाली घर भई हाल केरला कोल्लम भारतमा रहनुभएका श्रोता गणेश सिंह ठकुरीले उहाँ लेख्नुहुन्छ गत साताको एक सय बत्तिसौँ श्रृङ्खला सुने असाध्यै राम्रो लाग्यो म यो साँझ यो सुभाष कार्यक्रम चौरासीौँ भागदेखि निरन्तर सुन्दै आइरहेको छु उसो त यो कार्यक्रमले धेरै ज्ञान दिन्छ धेरै मनोरञ्जन गराउँछ तर यो श्रृङ्खला केही विशेष लाग्यो यसपालि मलाई मन परेको खास सामग्री भनेको कोमल भट्टज्यूको गजल र लिउ र जूको प्रेम कहानी हो श्री कोमल भट्टको गजलले पूजनीय आमालाई सम्झेर घ्वाक घ्वाकी रुन बाध्य बनायो अनि उन्नाइस वर्षीय लिउ र उन्तिस वर्षीय जूको प्रेम कहानी त रोमियो जुलियट लैला मजनु र मधुमालतीको जस्तै अमर हुने कुराले मलाई मध्यरातमा मेरा विगतका दिनहरूमा तानेर लग्यो निष्ठुरीले दिएका वचन र चोटहरूलाई बिर्सेर म फेरि ती रमाइला क्षणहरूमा रमाइरहेको थिएँ जुन प्रीति लाउँदा उनीसँग बिताइएका थिए जे होस् यो साँझ यो सुभाष परिवार र कार्यक्रम सुन्नुहुने सम्पूर्णमा प्रेम दिवसको धेरै धेरै शुभकामना व्यस्त हुनु राम्रो कुरा हो तर यसरी पनि व्यस्त नहो कि जीवनका साँच्चीकै महत्त्वपूर्ण कुरा नै बोलियोस् एउटा रोचक सामग्री छ राख्नेछौँ एकैछिनपछि नजर तिम्रो अलिकति नजर तिम्रो रहो अलिकति नजर तिम्रो रहो बादल जस्तो कालो केश संगई बगने सागर सुकाय रा